चतुर्विश अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि कहाँ उपरान्त गोमा ब्राह्मणीले धागाको लरियाली चन्द्रज्योति नगरका बरहीको घरमा गई मेरो घरमा सप्तऋषि आएका छन् तिनलाई खान दिन्छु यो धागाको लरिया ल्याऊ र पान देऊ भनिन् यति गोमा ब्राह्मणीले भनेको सुनि बरहीले हे गोमा ब्राह्मणी आज पान कति छैन जति भएको हिँडै बेचिसकेँ नपत्याए हेर्नुहोस् अनि छोपिराखेको पानको भाँडो उगारी देखायो तब भाँडाभरि पान भइरहेको भइरहेको देखि यो के आश्चर्य भयो भनी चिन्ता गरी भन्छ हेमा ब्राह्मणी यस भाँडाको पान हिजै बेचिसकेथे आज कताबाट आयो तिमीले मेरा घरमा सप्तऋषि आएका छन् तिनलाई खान दिन भन्दामा यस्तो भयो कि भनी बहुतै शर्म मानी तिमी धन्य त्यो धागो पनि म लिन्न पान लगी ऋषिहरूलाई खान देऊ भनी आधा पान ल्वाङ सुपारी समेत दियो र गोमा ब्राह्मणीले मनमा आनन्द गरी ल्वाङ सुपारी लिए आउँदा सप्तऋषिहरूलाई ऋषिहरूलाई देखिनन् अरू थोक नभए पनि ऋषिहरूलाई पानले पाहुना मानि सम्मान गरौँली भनेको म पापिनीका हातको पान खानु पर्ला भनी गइ गएछन् म धिक्खार रहेछु भनी विस्मात गर्न लागिन् धेरै बेरपछि हातमा कुचोली पिरुका उठाई बडारुभन्दा ऋषिहरूले छाडी गएका सातवटा सुनका डल्ला देखिन् यो द्रव्य पाएपछि ऋषिहरूले बताए झैँ पौष शुक्ल पूर्णिमाका दिनदेखि घोडाको नङ काटी स्नान गरी सूची भई एक भक्त रही एक चित्त गरी नित्य मध्याह कालमा श्री महादेवको पूजा गरी रात पर्ने बित्तिकै कोही नहुनाले आफ्ना ओछ्यान चर्खा उइटा धनुमुख्यानजी राखी श्री स्वस्तानी परमेश्वरीको कथा भन्थिन् यसो गर्दा चन्द्रज्योति नगरका गोठाला केटाकेटीले सुनेर घरको भित्तो च्याति च्याउन लाग्दा ओछ्यान चर्खा उइटा धनु मुख्यान राखी एक्लै कराउन लागेको गोमा ब्राह्मणीलाई देखेर हे गोमा ब्राह्मणी तिमीलाई के भयो किन एक्लै त्यसरी कराउँछौ भनी सोधे तब गोमा भन्दछिन् हे बालक हो सुन सप्तऋषिहरू आए श्री स्वस्तानी परमेश्वरीको व्रत गर भनी उपदेश गरी गए र त्यही व्रत गरी श्री स्वस्तानी परमेश्वरीको कथा भनेको हो कराएको होइन मलाई रोग भएको पनि छैन बौलाएकी पनि छैन सुन्ने कोही नहुँदा ओछ्यान चर्खा उइटा धनुलाई सुनाउँछु यति गोमा ब्राह्मणीको वचन सुनि गोठाला केटाकेटीहरूले आफूले दिउँसो खान भनी लगेको अन्न छाडी गए सधैँ गोमा ब्राह्मणीले गएको कथा सुन्दथे जे भएको पनि लगिदिन्थे त्यसो गर्दा श्री स्वस्तानी परमेश्वरीको व्रतका प्रभावले गोठाला केटाकेटीलाई गाईलाई घाँस खोज्न टाढा जानु परेन नजिकै पाउन लागे गोमा पनि अन्न वस्त्र द्रव्य हुँदै गयो तहाँ उपरान्त महिना दिनमा सम्पूर्ण सामग्री तयार गरी एक चित्त भई श्री स्वस्तानी परमेश्वरीको पूजा गरी ध्यान गरी हातमा पात्र लिई हे श्री स्वस्तानी परमेश्वरी मेरो पूजादेखि सन्तोष है मलाई दुःखका समुद्रदेखि पार गर फेरि मेरो पुत्र नवराज आफ्ना बाबुको खबर गर्न गएको चाँडो आइपुगोस् हे निरञ्जन हे जगदीश्वरी फेरि मलाई श्री महादेवले भिक्षुक रूप भई डमरुको शब्दले श्राप दिएको नाश गर हे निराकार फेरि मलाई र मेरो पुत्र नवराजलाई पनि हितबाबले यस लोकमा सुख सम्पत्ति दिई रक्षा गर हे करुणामय तपाईँको ध्यान सधैँ मेरो हृदयमा रहोस् हे जगदीश्वरी यो ब्रह्माण्ड संसारमा सृष्टि स्थिति सम्हारका कर्ता ब्रह्मा विष्णु महेश्वर भएकी आदि अन्त नभएकी यस्ती हे श्री स्वस्थानी परमेश्वरी तिमीलाई कोटि कोटि नमस्कार छ हे पिनाकधारी तिम्रो महिमा वर्णन गर्न अनन्त अनन्तमूर्ति शेषनाग भए सरस्वती बहिनी यिनले पनि नसकेको म जस्तीले के सकुली भनी स्तुति गरी अर्घ्य दिन अर्घ्य दिइसकी कोटि कोटि प्रणाम गरी प्रसाद झिकी भित्र गई अष्टोत्तर सयमा आठ रोटी आठ अक्षता आठ बेली पुष्प आठ जनै आठ कुटका सुपारी सगुन समेत यो मेरो पुत्र नवराजलाई भनी परसारी सय रोटी आफूले फलाहार गरिन् रात्रिमा जागृत भइरहन् त्यसै दिन धेरै रात गएपछि श्री स्वस्तानी परमेश्वरीको व्रतका प्रभावले नवराज आइपुगे र बाहिर उभिई ए आमा भनी बोलाए गोमाले आफ्ना पुत्र नवराजको बोली सुनि चिनिन् र चाँडै उठी बाहिर आई भित्र डाकी लगिन् बडा प्रीतिले काखमा लिई पुत्र कुशल छस् कि तेरा बाबुको खबर के छ भनी सोधिन् नवराज कहन्छन् हे माता भिक्षा माग्न गएका मेरा पिता गङ्गातिरमा ऋषिको आश्रममा पुगे गङ्गामा स्नान गरी नित्य पूजा गर्न रुख चढी फुल टिप्न लाग्दा रुखको आगो भाँची खसेर मरेछन् मलाई वृद्ध ब्राह्मणले कहे र रुखमणि हेर्न गए हाड रहेका रहेछन् गङ्गाको तीरमा लगी संस्कार गरी श्रद्धापूर्वक क्रिया गरिदिएँ घर आउँ भनी आउँदा घरको दुःख सम्झी उसै कसो गरी जाउँ भनी सहरमा पसी राजाको सेवा गरिरहे राजाले केही द्रव्य दिए र तपाईँका चरणमा आए तपाईँको दर्शन पाएँ यति नवराजले भनेपछि गोमा बहुतै अधैर्य भई निर्विवेकी विधाताले सत्तरी वर्षको बुढोसित सात वर्ष कि मेरो विवाह गरायो यो अयोग्य भयो केही बुढो पुरुष पनि मेरो यस्तो औवन यौवनमा मारिदियो हे स्वामी भिक्षा माग्न भनी गएका तिमीले मलाई एक्लै छाडी कता गयौ हे नाथ तिमी बिना मेरो प्राण कसो गरिरहला जहाँ तिमी गयौ मलाई पनि उहीँ लैजाऊ अनि रुँदै मुर्छा भई भूमिमा परि नाना तरहको शोक गर्न लागिन् त्योदेखि नवराज भन्छन् हे माता शोक नगर्नुहोस् यो संसारमा यस्तै छ जन्मिकन को मर्दैन एक फेर सबैले मर्नुपर्छ यस अर्थले शोक नगर्नुहोस् अब मेरो मुख हेर्नुपर्छ तपाईँकी बुहारी कहाँ छ यतिका दिनसम्म तिमीहरूले के खाइरह्यौ तपाईँ पनि बेलासम्म नसुती के गर्नुहुन्छ अनेक फल फूल चन्दन धूप नाना सुगन्धको बासना आउँछ हे माता के काम गर्नुभयो आज्ञा होस् यति आफ्ना पुत्र नवराजले भनेको सुनि गोमा ब्राह्मणीले धैर्य गरी नवराजलाई भनिन् हे पुत्र थाकिकन आइस भोक पनि लाग्यो हो भनी खान दिइन् खाइसकेपछि हे पुत्र नवराज तेरी स्त्री चन्द्रावती माइत गएकी छ मलाई तिम्रा छोरा आएपछि डाक्न पठाउनु भनेकी थिए मैले तँलाई सम्झी दुःख काटिरहेकी थिएँ तब एक दिन सप्तऋषिहरू आए मेरो दुःखदेखि बडो दया गरी श्री स्वस्थानी परमेश्वरीको व्रत गर तिम्रो दुःख नाश होला इच्छा सिद्धि होला भनी उपदेश गरेर उनका उपदेशले मेरो पुत्र चाँडो आइपुगोस् दुःख नाश होस् अनि श्री स्वस्थानी परमेश्वरीको व्रत पूजा जागरण गरेथे मनोरथ पूर्ण भयो अब तँलाई पनि उनको महिमा सुनाउँछु एकचित्त भए सुन यस लोकमा सुख सम्पत्ति पाएर परलोकमा मोक्ष होलास् पनि सम्पूर्ण कथा सुनाइन् तहाँ उपरान्त उज्यालो भयो र नवराज ब्राह्मणले भने हे माता तपाईँ धन्य हुनुहुन्छ यस्तै श्री स्वस्थानी परमेश्वरीको व्रत गर्नुभयो म सन्तोष भएँ अब गङ्गामा स्नान गरी आउँछु भनी विदा भई स्नान गर्न भनी गङ्गामा गई स्नान गरिसकी हरिहरको पूजा गर्दा गोमा ब्राह्मणीले गरेका श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले गङ्गादेखि हरिहर प्रत्यक्ष भई हे नवराज तेरी माता गोमा ब्राह्मणीले गरेको श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले हामी सन्तोष भयौँ वरदानले यस गङ्गादेखि दक्षिण दिशामा लावण्य देश छ त्यहाँ राजा छैनन् हात्तीलाई सुवर्ण कलश फुलको माला दिई राजा खोज्न लागेका छन् त त्यहाँ जा हामी त्यस हात्तीमा प्रवेश भई राज्याभिषेक तँलाई दिए दिलाउँला राजा होलास् भनी वरदान दिए यतिहरूले वरदान दिएको सुनि नवराज स्तुति गर्न लागे युतौ शङ्ख कपाल भूषित करौ माला धरौ देवौ द्वार वति स्मसन श्मशाननि लयौ नागारिगो वाह वाहनौ धृत्यक्षौ बलिदक्षयज्ञमथनौ मेघद्रिराजप्रभौ पापं मे हरता सदा हरिहरौ श्रीशैलजावल्लभौ हे हरिहर हातमा शङ्ख कपालिएका वनमाला आस्तिमाला लाएका दिव्य रूप भएका द्वारिका र श्मशानमा बसेका गरुड वृषभ वाहन भएका दुई तीन आँखा भएका बलिराजा र दक्ष प्रजापतिको यज्ञ मथन गर्ने भएका मेघ हिमालय पर्वतको जस्तो वर्ण भएका लक्ष्मी पार्वतीका स्वामी भएका यस्ता तपाईँहरूले मेरो पाप सदा हरण गरिदिनु हवस् ममाथि दया गरी अनाथ भइरहेको मलाई दर्शन दिनुभयो धन्य रहेछु मेरी महतारीको गर्भमा बास लिएको जन्म सफल भयो हे भक्तवत्सल तपाईँ कस्ता भने दुष्टजनको नाश गरी साधुजनको रक्षा गर्ने ब्रह्माण्ड संसारको सृष्टि गरी पाप पुण्यको साक्षी भएका यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ तपाईँको महिमा वर्णन गर्न हजार जिब्रा भएका शेषनागको पनि शक्ति छैन अरूको के होला सधैँ तपाईँका भक्तिमा मेरो चित्त लागोस् भनी नाना स्तुतिले तब हरिहर अन्तर्धान भए ती नवराज ब्राह्मण ले हरिहरको दर्शन पाएपछि सूर्यको जस्तो तेज भई घर आए त्यो तेज भएका नवराजलाई गोमा ब्राह्मणीले देखि आश्चर्य मानि भन्छन् हे पुत्र त आज अति तेजवन्त छस् यसै हो कि मेरो चित्तभ्रान्तिले हो देवराज भन्दा पनि सुन्दर देख्छु त्यति आफ्नै महतारीले भनेपछि नवराज ब्राह्मणले स्नान गर्न जाँदा गङ्गादेखि हरिहर प्रत्यक्ष भएको कुरा र लावण्य देशमा राजा होलास पनि वरदान दिएको वृत्तान्त कही हे माता तपाईँका तपस्याका प्रभावले म यस्तो भएँ भने यति नवराजले कहेको सुनि गोमा ब्राह्मणीले खुसी भई भनिन् हे पुत्र मेरो पुत्र चाँडो आइपुगोस् भनी श्री स्वस्थानी परमेश्वरीको व्रत गरेथे राति त आइपुगिस् तँलाई प्रसाद राखिदिएकी छु ला यस्ती श्री स्वस्थानी परमेश्वरीले तेरो सदा कल्याण गरून् त पनि सधैँ उनका भक्तिमा चित्त लगाएस् भनी श्री स्वस्थानी परमेश्वरीको प्रसाद आठ रोटी आठ अक्षता आठ बेली पुष्प आठ यज्ञसूत्र आठ पान आठ कुटका सुपारी सगुन समेत दिइन् र हे पुत्र हरिहरको आज्ञाले लावण्य देशको राजा भएस पनि कपालमा हात राखी आशिष दिइन् नवराज ब्राह्मणले पनि श्री स्वस्तानी परमेश्वरीको प्रसाद खाई हवस् भनी महतारीको चरणमा प्रणाम गरी लावण्य देशमा राजाको खोज हुने प्रबन्ध भएका ठाउँमा गएर बसे इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्मे कुमार अगस्त सम्वादे स्वस्तानी परमेश्वर व्रतकथायां गोमा स्वस्तानी वृत्तकृतो नाम चतुर्विशोऽध्याय